कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आज उनान्सयौं श्रृंखला वर्ष दुई हजार एकहत्तरको यो रात्रिकालीन संगीत शिविरको अन्तिम कार्यक्रम मेरो पारी मेरा प्राविधिक मित्र सन्दीप वारी म प्रस्तोता प्रकाश सामीको यहाँहरूलाई शालीन अभिवादन चैत महिना जाँदो छ वैशाख भोलिबाट लाग्दो छ चैतका अपार कविताहरू छन् चैत जाँदो वैशाख लाग्दो सुन्न माया पानको पात पलायो वा कविवर माधव घिमिरेको लाएर कहिले सकिन्न प्रीति नौलाख मेरा जस्ता कविता चैतकै बारेमा छन् पूर्वाञ्चलका प्रसिद्ध कवि कृष्णभूषण बलको चैतको हुरी कविता यही प्रसंगमा छ संगीतकार प्रवीण बराइली गायक जगदीश समाल र गायिका प्रतिमा राज भण्डारीको चैतको हुरी जस्तै बतासको पात जस्तै उड्दै उड्दै आएम हराएको विश्वास जस्तै यी सबै चैतका प्रसंगहरू छन् तर यो चैतको अन्तिम रात मुस्किलले विदा हुने बेला हामीले गत वर्ष नेपाली गीत संगीतका एक शिखर पुरूष क्षेत्र प्रताप अधिकारीलाई गुमाएका थियौं लामो समय यस्माका बिमारी भएका कारणले क्षेत्र प्रताप अधिकारीलाई सार्वजनिक कार्यक्रममा जान हिँड्न मुस्किल मुस्किल भएको अवस्थामा उहाँले दुई हजार सत्तरीको अन्तिम रात यो धरती छोड्नुभयो र आफ्नो सम्पूर्ण शरीर चिकित्सा पद्धतिको निम्ति दान गर्नुभयो तिनै श्रद्धेय कवि गीतकार हाइकु लेखक र यात्रा स्मृतिका एक स्तम्भकार नेपाली साहित्यिक पत्रिका गरिमाका संस्थापक र नामकर्ता साझा प्रकाशनलाई जिउँदो जाग्दो राख्न सक्ने एक व्यवस्थापक महाप्रबन्धक र साझा यातायातका चालक सहयोगीबाट जीवन शुरू गरेर देशको एक शिक्षा सहायक मन्त्रीसम्म भएका श्रद्धेय कवि क्षेत्र प्रताप अधिकारीको यो कविताबाट आजको अंक शुभारम्भ गर्न चाहन्छु सन्दीपको अनुमति सहित पटुकामा अनिकाल कसेर कर्णाली रोएको बेला म हुम्ला लेखिरहेछु मेरो कविता समोसा भइदिएको भए अक्षरका डल्लाहरू केही त्यता पठाएर केही यता बेचेर कम्तीमा पनि समोसा साउद भइन्थ्यो त्यस्तो केही भएन म बाँझो कवि थारो कविता लेखिरहेछु गाउँमा कति मनहरू पहिरो गएर मर्स्याङ्दी बगेको बेला म शहरमा सपना सुतेर रोदी घर देखिरहेछु मेरो गीत सुनाखरी भइदिएको भए मेरो गीत सुनाखरी भइदिएको भए केही भन्ज्याङमा फुल्थ्यो केही पुष्प मेलामा बिक्थ्यो कम्तीमा पनि म फूल पसले त हुन्थे त्यस्तो केही भएन म बुद्धु कवि बेकार कविता लेखिरहेछु देश भत्किएर दिनदिनै दुखिएको बेला देश भत्किएर दिनदिनै दुखिएको बेला इतिहास सम्झेर पृथ्वी नारायण लेखिरहेछु तिमी एउटा देश बनाएर बाँचिरहेछौ हामी त्यही देश भत्काएर मरिरहेछौ मेरो कलम काठ भइदिएको भए केही थाम बनाएर देश थाम्ने थिए केही चिरपट बनाएर दाउरा बेच्ने थिए कम्तीमा पनि दाउरे त भइन्थ्यो त्यस्तो केही भएन म अनुत्पादक कवि निष्फल कविता लेखिरहेछु निष्फल कविता लेखिरहेछु मतलाली गुरास भएछु मतलाली दिन्छु भएछु मनभरि फुलिदिन्छु मनभरि फुलिदिन्छु मनभरि दिन्छु मनभरि फुलिदिन्छु मतलाली गुरास भएछु Krishna लाली दिने कोही भइदिए नानी लाली गुराँसु भएछु म त लाली मन भएछु फुली दिन्छु मनैभरि फुलिदिन्छु फुली दिन्छु मन फुलिदिन्छु म दिन्छु लाली गुरासु स्वर सम्राट नारायण गोपालको स्वरमा दिव्य घालिङको संगीतमा क्षेत्र प्रताप अधिकारीको यो कालजयी गीत मतलाली गुराँस भाइसूसँगै यहाँहरूलाई आजको अजर अमर गीतहरूको उनान्सौं श्रृंखलामा क्षेत्र प्रताप अधिकारी विशेषमा पुनः स्वागत छ क्षेत्र प्रताप अधिकारी नेपाली गीत संगीतमा अनौठो बिम्ब बोकेर आए महाकवि देवकोटाको निधन भएको समय थापाथलीको पुलमा बाटोमा बसेर उनले जानुभयो देवकोटा कवि हामीलाई छाडेर भन्ने गीती पुस्तिका बेच्दै गीत गाउँदै आफ्नो परिचय बनायो विक्रम सम्बत दुई हजार उन्नाइस सालमा नेपालमा जापानबाट हाईको प्रवेश भएपछि उनी स्वयं छयालिस सालपछि फेरि जापान गएर इका आदानुका हाइकोका बारेमा अध्ययन अनुसन्धान गरी संकलन लिएर आए यसरी नेपाली साहित्यलाई विभिन्न प्रसंगमा सहयोग स्नेह र अभिभावकत्व दिने क्षेत्र प्रताप अधिकारी छयालिस सालको राजनीतिक परिवर्तनपछि अलि शिथिल भए तर लामो समय हामी सँगै रह्यौं नारायण गोपाल संगीत कोषमा सदस्यका रूपमा स्वर सम्राट नारायण गोपालको देहान्तपछि नारायण गोपालको निवासमा गीतकार संगीतकारहरूको भेला कम हुन थालेपछि धेरै कम देखिने स्रष्टामा क्षेत्र प्रताप अधिकारी पर्दैनथे क्षेत्र प्रताप अधिकारी कालीप्रसाद रिजाल विश्वम्बर प्याकुरेल प्राय नारायण गोपालकी पत्नीको एक्लो जीवनमा संसाथमै थिए र शुभेच्छुकका रूपमा आवत जावत भइ नै रहन्थ्यो तर पिमला गुरूवाचार्य नारायण गोपाल बिना बाँच्न थालेपछि अत्यन्त मुस्किल जिन्दगीको बेला क्षेत्र प्रताप अधिकारीले आफ्नी पत्नी जो सैनिक अस्पतालमा स्वास्थ्य सेवक प्रमुखका रूपमा आबद्ध हुनुहुन्थ्यो उहाँको सिफारिश गर्नुभएको थियो पेमला गुरूवाचार्यलाई हेर्नका लागि वहाँकै सिफारिशमा एक नर्सको व्यवस्था पनि भएको थियो क्षेत्र प्रताप अधिकारीकी श्रीमतीलाई क्षेत्र प्रताप अधिकारी बाहेक परिवारका सबैले नानी भन्थे तर नानीले अचानक एक दिन मध्यरातमा आत्महत्या गरेपछि क्षेत्र प्रताप अधिकारी एकासी एक्लो भए हामी बिहान जाँदा क्षेत्र प्रताप अधिकारी एक हातमा चुरोट र एक हातमा पत्नीले लेखेको सुसाइड नोट लिएर बसेका थिए उनकी पत्नीले लेखेकी थिइन् म मरेपछि मेरा छोराहरूलाई विदेशबाट नबोलाउनु किनकि उनीहरूलाई गाह्रो हुन्छ उनीहरूको कनेक्सन फ्लाइट मिल्दैन छुट्टी मिल्दैन मलाई फ्रिजमा नराख्नु भनेर उनले आफ्ना पतिलाई लेखेर गएकी थिइन् तर क्षेत्र प्रताप अधिकारी त्यो पत्र पढेर भावुक हुँदै हामीलाई भनेका थिए हामी सधैँ सँगै उठ्थ्यौं र सँगै अलग अलग शौचालय जान्थ्यौं र एउटै चोट खान्थ्यौं तर आज नानीले केही खबर नगरिकन एक्लै गइन् उदास क्षेत्र प्रताप अधिकारीको त्यो बिहान हामी केही साहित्यिक मित्रहरू मुरारी सिगदेल किशोर पहाड़ी गायक शैलेश सिंह पुगेका थियौं र त्यसको केही वर्षपछि क्षेत्र प्रताप अधिकारीले केही खबर नदिइकन आफै पनि महायात्रामा हिँडे गत साल एकहत्तर सालको वैशाख दुई गतिको मंगलबार हामी क्षेत्र प्रताप अधिकारीको कलेजमा राखिएको शबलाई हेर्न गएका थियौं कवि दुर्गालाल श्रेष्ठ संगीतकार न्यू बज्राचार्य अनि गायक शैलेश सिंह गीतकार क्षेत्र प्रताप अधिकारीले आफ्नो पार्थिव शरीर चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूका लागि दान दिइसकेका थिए र श्रद्धाञ्जलीको लागि कलेज बाहिर राखिएको थियो सहना सिंगभाका हरुले मेरो मुख छोई सके मैले पनि मेरा आँखाहरूले तिम्रो लागि रोइ सके तिमीले त हैन तिम्रा मुटु छोई त्यसै कस्तो गाढा माया बसको झुँदा पनि जाँदैन नजाने त्यसै त्यसै कस्तो गाढा माया बसको झुँदा पनि जाँदै नजाने माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो रुँदा पनि जाँदै नजाने तिमीले त होइन तिम्रा भाकाहरूले मेरो मुख छोडिसकेछन् मैले पनि होइन मेरा आँखाहरूले तिम्रो लागि रोइसकेछन् सोझो मलय पीर पनु परनी ये कोहर माया होगी के भनेर सोधो मलय पीर पनु परनी सपनी मटती गाढ़ा दीपनी मटारा यो माया ने गर्मू गर्मू सहैन तिम्रा भाकाहरूले मेरो मुख सकेछन् मैले पनि होइन मेरा क्षेत्र प्रताप अधिकारीका गीतहरू संगीत गर्न सजिलो छन् भन्थे संगीतकार नातिकाजी गाउन सजिलो छ भन्थे बच्चु कैलाश र बच्चु कैलाशको स्वर नातिकाजी श्रेष्ठको संगीतमा क्षेत्र प्रताप अधिकारीको यो कालोजय गीत यस गीतलाई पछि उनकै नातिनीले पनि रिसिङ्गिङ गरेर गाएकी छिन् र एउटा परिवर्तनको नयाँ झलक क्षेत्र प्रताप अधिकारीलाई जीवन्त राख्ने एउटा परम्परा अजरामर गीतहरूको सयौं श्रृंखला उज्यालो नाइन्टी नेटवर्कको यो कार्यक्रम प्रवेशको पूर्व सन्ध्यामा भोलि नववर्ष दुई हजार बहत्तरको शुभ उपलक्ष्यमा हुने भेटघाट कार्यक्रममा यहाँहरूलाई पनि उपस्थितिको लागि आमन्त्रण छ हामी हाम्रा श्रद्धेय कवि कालीप्रसाद रिजालका केही कविता सुन्नेछौं र तपाईँहरूका पनि शुभकामना र कविताहरू सुन्नेछौं भोलि वैशाख एक गते मंगलबार ललितपुरको कुपुण्डोल स्थित होटल सामुराईमा बिहान आठ बजे र हाम्रा साथमा हुनुहुनेछ चलचित्रकर्मी श्याम राई गायक संगीतकार शैलेश सिंह गजलकार प्राध्यापक डाक्टर सनत कुमार बस्ती संगीत अन्वेषक पीटर जे कार्थक कवि नवराज पराजुली थुप्रै मित्रहरू हुनुहुनेछ र यहाँहरू पनि अजर अमर गीतहरूको भोलिको यो भेटघाट कार्यक्रममा शुभेच्छुक मित्रहरूलाई हार्दिक आमन्त्रण छ क्षेत्र प्रताप अधिकारीका बारेमा हामीलाई आज लेख्नुहुन्छ इन्द्र नार्थुङ्गी उहाँको अभिव्यक्ति निकै गम्भीर र स्नेहीपूर्ण छ इन्द्र नार्थुङ्गेको यो क्षेत्र प्रताप अधिकारीप्रतिको समर्पण यस्तो छ क्षेत्र प्रताप अधिकारीका कविताहरू पढ्यो गीत जस्तै लाग्छन् गीत सुन्यो कविता जस्तै बिम्ब र प्रतीकले हुरुक्कै बनाउँछ यस्तो लाग्छ उनका सबै कविता गीत हुन् र सबै गीत कविता हार्दिक श्रद्धा सुमन कविता गीतकार अधिकारीमा सुभाष ढुङ्गेल लेख्छन् दाई प्रकाश नमस्ते नयाँ वर्षको शुभकामना सम्पूर्ण अजरमर गीत परिवारलाई आजको छनौट ज्यादै बेजोड़ छ दाई गीत लेखन क्षेत्रका प्रतापी अधिकारी हुन् क्षेत्र प्रताप अधिकारी गीती फाँटमा लाली गुराँस भई सधैँ फुलिरहने कहिल्यै पनि बोर हुन नदिने उनका गीतले हाम्रो मुटु सधैँ छोइरहने उनको अभावमा हाम्रा भाखाले उनका लागि सधैँ रोइरहने त्यसै गरी कुमारजङ कार्की लेख्नुहुन्छ जनमनका लोकप्रिय कविवर गीतकार क्षेत्र प्रताप अधिकारीमा श्रद्धा सुमन हरि ढकाल लेख्नुहुन्छ दुई हजार बहत्तरको शुभकामना तपाईं लगायत अजर अमर टीमलाई साँच्चीकै प्रतापी गीतकार क्षेत्र प्रताप अधिकारीप्रति हार्दिक श्रद्धा सुमन उहाँ हामीमा सधैँभरि लाली गुराँस भइरहनुहुनेछ आजको उनान्सयौं श्रृंखलाको सफलताको कामना हरि ढकाल देवपुर गैरी बिसौना एक काभ्रे हाल आबुधाबी युए त्यसै गरी अनन्त कटवाल प्रेम नारायण कमल कार्की जोगमेहर माझीका प्रतिक्रियाहरू पनि छन् हामी भाषण गर्नेछौ यसबीचमा अर्को गीत छ क्षेत्र प्रताप अधिकारीको शब्दमा र मानवीर राईको संगीत र मानवीर राई र उषा अधिकारीको युगल स्वरमा यो क्षेत्रप्रताप अधिकारीलाई दोस्रो इनिङमा परिचय गराएको एउटा लोकप्रिय गीत तिम्रो हाम्रो मनको दूरी बढे जस्तो छ Thank you. मैले पनि सपनमा होइन नदेखेको होइन पत्र पाउँदा कति उत्तर नलेखेको मेरो चिठी अन्तर कतै परेको छ तिम्रो हाम्रो मनको दुरी बारे जस्तो छ तिम्रो हाम्रो मनको दुख भरे जस्तो छ तिम्रो हाम्रो मनको दुख भरे जस्तो छ राईको संगीतमा दिनेश सुब्बा र उषा किरण अधिकारीको स्वर क्षेत्र प्रताप अधिकारीको शब्दमा यो गीतले मानवीर राईलाई एउटा अलगै परिचय दिएको थियो मानवीर राई तीनै स्रष्टा हुन् जसले इलामबाट गाए कुबेर राईलाई काठमाण्डुसँग परिचित गराए कथाकार अत्युत्त पाण्डे लेख्नुहुन्छ हार्दिक नमन छ मेरो मक्केको चमर चमरमा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा कविताका सर्जक एवं आज भोलि चिठी अन्त कतै परे जस्तो छ जस्ता गीतका श्रष्टा क्षेत्र प्रताप अधिकारीप्रति सलाम गीतहरूका गीतकार बहुश्रोत क्षेत्र प्रताप अधिकारीप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँको यो गीतलाई चयन गर्नुभएको थियो कथाकार अतिरिक्त पाण्डेले क्षेत्रप्रताप अधिकारीका कवितामा रोधीघर गाउँघर गाई चराउँदाका स्मृतिहरू र देउराली पाखाहरू गुन्जिन्छन् उनको गीतलाई विशेष गरेर न्याय गरेका संगीतकार हुन् देव्य खालिङ नातिकाजी मानवीर राई र त्यसै गरी पछिल्लो श्रृंखलामा शिलाबहादुर मोक्तान र उनकै दीपक जंगमकै संगीतमा क्षेत्र प्रताप अधिकारीको शब्दमा यो प्रेमको सिलसिला चलिरहोस् यो दीप जलिरहोस् गीत शैलेश सिंहको आवाजमा पनि रेकर्ड भएको छ गोपाल योन्जन अत्यन्त माया गर्थे क्षेत्रप्रताप अधिकारीका शब्दलाई र उनले क्षेत्रप्रताप अधिकारीका केही गीतलाई संगीत पनि गरेका थिए क्षेत्रप्रताप अधिकारी स्वयंले छिन्नलता गीत पुरस्कार पाएको बेला भने जिन्दगीमा सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ यो गीत जसले जसले गाउँछु भनेर संगीत गरे ती ती मान्छे बिते त्यसकारण यो गीत मैले अब रेकर्ड नगराउने भए भनेर क्षेत्र प्रताप अधिकारीले ताहचल स्थित रमलादेवी शाहको निवासमा यो कुरा व्यक्त गरेका थिए तर यो गीतपछि युवा प्रस्तोता रामकृष्ण ढकालको स्वरमा रेकर्ड पनि भएको छ नारायण गोपाल संगीत कोषको कार्यालय थियो कुनै समय बानेश्वरको पाँच तल्ला माथिको घरमा क्षेत्र अधिकारीलाई त्यो कार्यालयमा आउन धेरै गाह्रो पर्थ्यो दमको कारणले गर्दा र एक दिन उनी मुस्किलले आए र त्यो दिन एउटा स्वर सम्राट स्मृति पुरस्कारको निर्णय गर्ने दिन थियो दमले स्या स्या भएर थाकेर आएका क्षेत्र अधिकारीलाई सोधियो यसपालि पुरस्कार कसलाई दिँदा राम्रो होला उनले काव्यात्मक रूपमा भने सतरी पुगिएका गीत गाइरहेका सक्रिय भइरहेका फतेमानलाई दिनुपर्छ उनको यो काव्यात्मक सन्देश नारायण गोपाल संगीत कोषका तत्कालीन अध्यक्ष पेमेला गुरूवाचार्यलाई पुग्यो र त्यो निर्णय पास भयो यसरी सत्तरी वर्षको उमेरमा सक्रिय गायनमा रहेका फतेमान राज भण्डारीलाई स्वर सम्राट स्मृति सम्मानद्वारा सम्मान गर्नमा क्षेत्र प्रताप अधिकारीको अमूल्य योगदान थियो भत्किन्दो भत्किन्दो ढल्दो ढल्दो अवस्थामा रहेको सादा प्रकाशनलाई पुनर्जीवित गर्नमा साझा प्रकाशनका अध्यक्ष भएर आएका क्षेत्र प्रताप अधिकारीको महत्वपूर्ण योगदान थियो उनी अध्यक्ष भएकै बेला जीवनमा कहिले कुनै जागिर नखाएका साहित्यकार कृष्णचन्द्र सिंह प्रधानलाई उनले महाप्रबन्धक बनाएर ल्याए कृष्णचन्द्र सिंह प्रधान साधारण मानिस थिए संक्रान्ति लागेपछि तलब दिँदाखेरि तलब गर्नलाई पनि उनीसँग कुनै सिप थिएन र उनले भने मलाई यति धेरै पैसा किन चाहिन्थ्यो र क्षेत्र प्रधानले भने गनेर त हेर्नुहोस् तपाईँको तल होइन मलाई यति भए पुग्छ भनेर प्रधानले रकम छुट्याए प्रधान पनि अब हाम्रा मात छैनन् अधिकारी पनि छैनन् सम्झना मात्रै छ क्षेत्र प्रताप तीनै थिए जसले साहित्यिक पत्रिका गरिमा नामाङ्करण गरेर गरिमाको प्रकाशन शुरू गरे र गरिमालाई युवाकालसम्म ल्याउनको लागि विज्ञापन संकलन गर्ने धेरै काममा खटे र उनी आफू अध्यक्ष भएर आउँदा नयाँ कवि श्रवण मुकारुङको कविता संग्रहलाई बिना कुनै धाक धपेत कुनै सोर्स फोर्स बिना नै उनले प्रकाशन गरिदिए र कविका रूपमा उनलाई एउटा जीवनको लय कृतिबाट पहिचान दिए सबैभन्दा रमाइलो कुरा क्षेत्र प्रधान अधिकारी साझा प्रकाशन नहुँदा साझाले प्रयोग गर्ने झ जुन अहिले हामी साझाको बसमा पनि देख्छौं त्यो झका निम्ति क्षेत्र प्रताप अधिकारी र कमल दीक्षितको लामो झगडा भएको थियो र पछि त्यो झमाथि झको झगडा भनेर निबन्ध पनि प्रकाशन भएको थियो यी धेरै कुरामा क्षेत्र प्रताप अधिकारी जोडिन्छन् हाम्रो सम्झनामा सदैव रहने स्रष्टाप्रति सादर नमन गर्दै फेरि उनकै रचनामा किरण प्रधानको स्वरमा दिव्य खालिङको संगीतमा यो गीत सम्झाना पो बल्झे जस्तो छ बिर्सु भन्दा सम्झाना पो बल्झे जस्तो छ यो मन कतै परेलीमा अल्झे जस्तो छ बिर्सु भन्दा सम्झा बोझ जस्तो छ बिर्सु भन्दा सम्झाना हो बोझ जस्तो रोधी घरको मोहनीले तर्काइदिए हुन्थ्यो रोधी घरको कुनातिर भुलेछ कि कुन्नी चौबन्दीको तुनातिर फुलेछ कि कुन्नी बहकिने मनको व्यथा साह्रो हुँदो रहेछ उमेरसँगै नहिँडिदिँदा गाह्रो हुँदो रहेछ उमेरको आवाज क्षेत्र प्रताप अधिकारीलाई हरेक गीतमा भएको देखिन्छ रोगले उनलाई सताउँदै गरेको अनुभूति पनि धेरै पहिले देखिने थियो भन्ने थाहा हुन्छ मलाई छोडी मेरो छाया कतै झरेछ भन्ने गीतमा पनि उनले आफ्नो उमेरलाई प्रतिविम्बित गरेका छन् कुनै बिहान उनी खाना खाएर कार्यालय समयमा हिँडिरहेका थिए उनका अगाडि कन्या कलेज पढ्ने केही युवतीहरू सँगसँगै हिँडिरहेका थिए तर उनको गति भन्दा ती युवतीहरू यति छिटो हिँडेछन् दिल्ली बजारको उकालो आइपुग्दा उनी धेरै पछि परेछन् र उनले त्यो दिन अफिस नगइकन सिधै घर फर्केर आएर गीत लेखेछन् मलाई छोडी मेरो छाया कतै झरेछ उनीसम्म आइपुग्दा साँझै परेछ जीवनको त्यो साँझलाई क्षेत्र प्रताप अधिकारीको कलमले जति न्याय कसले गर्न सकेको होला बिछोड हुने मोहनीले तर्काइदिए हुन्थ्यो युमन मेरो गाम्बेसीमा फर्काइदिए हुन्थ्यो मन छोपेर ल्याइदिनेको गुण मान्ने थिए माया दिने थिए धेरै माया दिने थिए किरण प्रधानले दिव्य खालिङको संगीतमा नफुलेका फूलहरू उनका कृतिबाट यो गीतलाई गाएका छन् प्राध्यापक डाक्टर दुर्गा प्रसाद भण्डारी साप्ताहिकमा कुनै समय फुर्सदको कुराकानी लेख्थे उनले क्षेत्र प्रताप अधिकारीका गीतका बारेमा लामै प्रसंग लेखेका थिए अहिले डाक्टर डीपी भण्डारी पनि आल्जमाइजका कारण बिरामी हुनुहुन्छ क्षेत्र प्रतापका गीतलाई एकदम माया गर्ने एक स्रष्टा डीपी भण्डारी पाखाभरि मेरो गीत गुन्जिदिए जस्तो शीर्षकमा उनका बारेमा लेखिएको मलाई एउटा स्मरण हुन्छ संगीतकार न्यू बज्राचार्य एउटा टेलिभिजनको अन्तर्वार्तामा भन्दै थिए क्षेत्र प्रताप दाईले मलाई धेरै गीत दिनुभएको थियो मैले कुनै गीत संगीत गर्न सकेको थिइनँ तर एक दिन एउटा बैठकमा अचानक मेरा मित्र प्रकाश सामीले क्षेत्र प्रताप अधिकारी दाईलाई जिस्काइदिए दाई पप शैलीको कुनै गीत लेख्नुहोस् न न्यूले संगीत गर्छ होला क्षेत्र प्रताप अधिकारीले ठुस्किँदै भने म न्यूको लागि कहाँ लायक छु र त्यति बेला त्यही स्थानमा क्षेत्र प्रताप अधिकारीले कुनै नयाँ गीत लेखेर न्यू बज्राचार्यले दिए र त्यो गीतपछि संगीतबद्ध भयो र रेकर्ड भयो योगेश्वर अमात्यको स्वरमा जमलको डोरिम स्टुडियोमा र त्यो गीत सुन्न पहिलोपटक म पुगेँ र त्यो मेरै कारण रेकर्ड भएको गीतका कारणले म न्यू वज्राचार्य र क्षेत्र प्रताप अधिकारीप्रति ऋणी भएँ क्या बोर भो त्यो शब्दको गीतले निकै लामो समय मलाई क्षेत्र प्रताप दाई र न्यू वज्राचार्यसँग जोड्ने काम गर्यो र दुईजनाको बीचको सानो सानो समयको शीतयुद्धको अन्त्य पनि भयो क्षेत्र प्रतापका बारेमा अनन्त कटवाल लेख्नुहुन्छ दुई हजार बहत्तर सालको शुभकामनासँगै उहाँले हृदयस्पर्शी खालका गीत लेखन क्षेत्रका वीर पुरूष क्षेत्र प्रताप अधिकारीप्रति हार्दिक श्रद्धा सुमन भनेर संगीतकार हुतराज शर्माकी छोरी शर्मिला शर्मा लेख्नुहुन्छ after long time I am back on listen अजर अमर गीतहरू Kshetra Pratap Adhikari is one of my father and our favourite person Raju Humagain Kamal Karki लेख्नुहुन्छ सरल शब्दका धनी क्षेत्र प्रतापमा हार्दिक श्रद्धांजलि त्यसै गरिकन मनोज कुलुङ लेख्नुहुन्छ जनमानसमा लोकप्रिय क्षेत्र प्रताप अधिकारीप्रति श्रद्धासुमन नेपाली नयाँ वर्ष बहत्तरमा सबैलाई सुख शान्ति र समृद्धको कामना सविता वैदी लेख्नुहुन्छ give the world all your best and the best will come to you Rajeshwar Uday लेख्नुहुन्छ श्रद्धाञ्जली दिवंगत क्षेत्र प्रताप अधिकारीज्यूको आत्माको चिर शान्तिको कामना गर्दछु थुप्रै कालजयी गीतहरूको रचना गरेर नेपाली संगीतलाई धेरै धनी बनाउनुभयो अपार भण्डार छोडेर जानुभयो बच्चु कैलाशले गाउनुभएको तिमीले त होइन नारायण गोपालले गाउनुभएको म त लाली गुराँस भएछु नारायण गोपालकै स्वरमा उहिले मन भरिएन भने जति सुने पनि थकाइ नलाग्ने कस्तो सुन्दर रचना आज मजा आउने भयो एकहत्तर सालको अन्तिम दिन मधुर सदाबहार गीत सुनेर मजा लिने पाइने भयो प्रकाश दाईलाई र सन्दीपजीलाई धन्यवाद भनेर लेख्नुभएको छ राजेश्वर उदयजीले अब क्षेत्र प्रताप अधिकारीकै शब्द नारायण गोपालको संगीतमा नारायण गोपालकै स्वरमा यो गीत मलाई छोडी मेरो छाया कतै छ मलाई छोडी मेरो छाया कतै छ तिमीसम्म आइपुग्दा तिमीसम्म कतै झरेछ পাখা जिन्दगीको छेउमा कतै ज्योति झरेछ क्षेत्र प्रताप अधिकारीले लामो समय अक्षरका निम्ति काम गरे शिक्षाका निम्ति काम गरे नेपाली गीत संगीतको एकस्वीकरण प्याटेन्ट राइटका निम्ति काम गरे कृतिशोका निम्ति रोयल्टीका निम्ति काम गरे तर जाने बेला उनलाई धेरै कमले साथ दिए राजनीतिले बाँडिँदै गएको विभक्त हुँदै गएको हाम्रो समाजमा क्षेत्रप्रता बिस्तारै एक्लै भए उनका साथीहरू नारायण गोपाल दिव्य घालिङ गोपालञ्जन सबै गएपछि क्षेत्र प्रतापलाई युवा पुस्ताले पनि त्यति सम्झे जस्तो कहिले कतै देखिएन जीवनको अन्तिम चरणमा उनी आर्मी क्लबमा एउटा लाइफ टाइम एचिभमेन्ट एवार्ड लिन आएका थिए तर हलभित्र उनी पस्न सकेनन् दम बढ्दै गएपछि उनी हल बाहिर नै पुरस्कार ग्रहण गरेर त्यही मन्तव्य दिएर त्यहीबाट फर्केर गए त्यो नै हामीले क्षेत्र प्रताप अधिकारलाई अन्तिम पटक देखेको समय थियो र पछिल्लो पटक न्यू बज्राचार्यकै संगीतमा यो प्रेमको सिलसिला चलिरहोस् यो दीप जलिरहोस् गीत रेकर्ड भयो र उनले नै दिव्य खालिङको स्मरणमा तयार भएको पुस्तकको नाम दिव्य संगीतकार दिव्य खालिङ राखिदिए लोकगायक प्रेमराजा महतलाई रतनराज लक्ष्मी क्याम्पसबाट पढेर बेरोजगारी अवस्थामा घुम्दै गर्दा उनले नै आफ्नो पिएका रूपमा जागिर दिए यस्ता धेरै काम स्नेह प्रेम बाँड्ने क्षेत्र प्रताप अधिकारी पुरानो बानेश्वरको आफ्नो घरमा अत्यन्त एकाकी जीवन बिताइरहेका थिए तर पनि उनी व्यस्त थिए आफ्नो कलेजमा उनले भाषाविद तारानाथ शर्मा डिपी भण्डारी लगायत धेरैलाई त्यो कलेजसँग आबद्ध गराइरहेका थिए गीत संगीतमा उनी सक्रिय थिए कुन्ती मुक्तान शिलाबहादुर मुक्तान योगेश्वर अमाती नयाँ पुस्ताका कलाकारहरूको स्वरमा दुई हजार एकहत्तरको अन्तिम रात हामी क्षेत्र प्रताप अधिकारीलाई नेपाली गीत संगीतमा योगदान पुर्याएका धेरै श्रद्धेय स्रष्टाहरूलाई जो एकहत्तर सालमा हामीबाट जानुभयो जनकवि केशरी धर्मराज थापा लोकगीत संकलक एवं चलचित्र निर्देशक प्रदीप रिमाल चलचित्र अभिनेता जगन्नाथ तिमिल सेना यी धेरै श्रष्टाहरूलाई सम्झना गर्दै भोलि बिहान अजर अमर गीतहरूका सबै मित्रहरूसँग ललितपुरको सामुराईमा बिहान आठ बजे भेट्नेछौ त्यो भेट्ने बाचासँगै यो अन्तिम गीत छ क्षेत्र प्रताप अधिकारीको शब्द गोपालञ्जनको संगीत र स्वरमा सन्दीप सशिन्द्र गौतम र मलाई विदा होइन भोलि भेट्ने बाचा दिँदै कार्यक्रम बिसाउँछौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज